दरे दिं तन दरी तन देरे दी तर्नन दरेदिन नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत किमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आजदेखि एउटा उपन्यास लिएर आएका छौं हामीले आजदेखि सुनाउने उपन्यास सुबिन भट्टराईको समर लभ छ युवा पुस्तालाई प्रभाव पार्न सफल उपन्यास समरलभ बारे झरना बज्राचार्य पूर्व मिस नेपाल भन्नुहुन्छ पहिलोचोटि नेपाली पुस्तकमा काठमाडौँको परिवेशको झल्को दिने कथा पढ्न पाएँ सिनेमै हेरे जस्तो भयो पुस्तक पढ्दा लाग्यो म काठमाडौँमै छु र यहाँका पात्रले जे गरिरहेका छन् म त्यही गरिरहेको छु त्यसै गरी यही पुस्तकबारे मिलन संग्रौला शौर्य दैनिकका मिलन संग्रौला लेख्नुहुन्छ यो उपन्यास सरल किसिमले बगेको छ र यसका पात्रमा पाठकलाई चुर्लुममा डुबाउन सक्ने खुबी छ यसबारे अरू कस कसले के के भन्नुभएका छन् आउँदा श्रृङ्खलामा हामी भन्दै जान्छौं फाइन प्रिन्टले बजारमा ल्याएको समरलभको पहिलो श्रृङ्खला अब वाचन शुरू हुन्छ पढाइको प्रेसर र होम सिकनेसले गर्दा परदेशमा मन उदास उदास थियो साथीहरू सबै व्यस्त थिए साथ दिने कोही फेला परेन रिफ्रेसमेन्टका लागि एक्लै निस्के ओस्लो र जर्मनीको किल बीचको दुई दिने क्रुज यात्रामा पहिलो क्रुज यात्रा मनमा कुतुवाल थियो मेन गेटबाट जहाज चढेर म डेक चारमा गएँ एकापट्टि म्युजिकल लाउन्ज थियो अर्कापट्टि रेस्टुरेन्ट र सपिङ सेन्टर एउटा कुनापट्टि ग्रान्ड वफे अनि अर्कातिर स्पा पछाडि बच्चाहरूका लागि भिडियो गेम खेल्ने ठाउँ गोरा केटाकेटी अभिभावकका साथ ओहोरदोहोर गरिरहेका देखिन्थे डेक पाँच छ सातमा सुत्ने क्याबिन थिए लिफ्ट चढेर डेक छमा रहेको कोठामा गएर सामान र डेक चारमा फर्के त्यहाँ मेन गेटमा मानिस हात हातमा सपिङ ब्याग लिएर ओहोरदोहोर गरिरहेका थिए एक फन्को मारिसकेपछि कफीको तलतल लाग्यो म धेरै नै कफी प्रेमी र इन्सुमियानिक भइरहेको थिएँ चिरी अब्जर्भेसन लाउन्समा मेनु पल्टाएँ कफी पैँतिस क्रोनर मगाएँ अब्जर्भेसन लाउन्स ठूलै रेस्टुरेन्ट थियो समुद्र प्रष्टै देखिने निकै रमाइलो समुद्र हेर्न पनि घाम लागुन्जेल मात्र रमाइलो रातमा त समुद्र पनि सुते जस्तै लाग्ने जहाज हिँड्नुभन्दा अगाडि डेकभरि मान्छे छरिएको दृश्य म अब्जर्भेसन लाउन्जबाट देखिरहेको थिएँ धेरैजसो मान्छे फोटो खिच्नमै तल्लीन देखिन्थे साँझ झमक्क भइसकेको थियो जहाज हिँडिसकेको पनि थिएन मलाई भिड मन नपर्ने अब्जर्भेसन भन्दा डेकको रमाइलो नै चित्ताकर्षक देखिन्थ्यो जहाज हिँड्न सुरु भएपछि सबै मान्छे भित्र सिरे जाडोले यही मौका छोपेर म डेकमा निस्केँ रात परिसकेको थियो डेकमा निस्केर धुमपान गर्न मन लाग्यो गोजीबाट नर्वेजियन चुरोट झिकेर सल्काएँ डेकको अर्को छेउमा अठाइस तीस वर्षको मान्छेले पनि चुरोट खाइरहेको थियो उसको बायाँ हातमा चुरोट अनि दायाँ हातमा कपडा जस्तो केही थियो स्मोक गर्दै त्यही मान्छेलाई हेरिरहे निकै बेर मान्छे गोरै थियो अग्लो पनि साउथ एसियन वर्णको अँध्यारो समुद्र हेरिरहेको थियो ऊ म उसको नजिकै गएँ मलाई देखेन उसले उसकै अगाडि गएँ मुसुक्क हाँसेँ उसले हाँसोको रिप्लाई समेत दिएन अनौठो लाग्यो जुनसुकै देशको भए पनि कम्तीमा हाँसोको रिप्लाई त दिन्छन् है एकपल्ट हाँसी मात्र दिएको भए बरु म उसलाई त्यति विधि वास्ता थिएँ होला मलाई अब उसैको पछि लाग्न मन लाग्यो उसँगै कुम जोड्ने गरी साइडमा उभिएँ म निकै सतर्क थिएँ आँखा तरेर हेऱ्यो मलाई अनि चुरोड तान्दै अगाडिपट्टि हेरिरह्यो हाई मैले भने उसले पनि हाई भन्यो उसको दाहिने हातमा रुमाल रहेछ सेतो कलरको रुमालको बीचमा रातो दाग देखियो मैले एकहोरो हेरेको चाल पाएर होला पट्याएर गोजीभित्र ओल्यो आफ्नो नाउँ थर ठेगाना खुलाएर अङ्ग्रेजीमा बोले ऊ नेपाली नै रहेछ म नेपाली भन्ने थाहा पाएपछि खुल्न थाल्यो उसको नाउँ अतीत शर्मा घर Biratnagar Morang university of life science ओस्लोमा master in international environmental studies पढ्दै रहेछ उसको परिचय पाइसकेपछि मैले पनि आफ्नो पूर्ण परिचय दिएँ भने म युनिभर्सिटी अफ वर्जिनमा master of philosophy in English उता नेपालमा सानोतिनो लेखक पनि थिएँ आफूलाई लेखक नबनेको भए पनि हुन्थ्यो होला भन्ने लाग्यो अङ्ग्रेजीमै लेख्नुहुन्छ कि नेपालीमा आँखीमा मासतिर सारेर सोध्यो दुवैमा मैले भने तर मेरो रचना नेपालीमै प्रकाशित छन् एउटा कथा छ उत्सुकता देखाउँदै सोध्यो लेख्नुहुन्छ वाइ नट मैले भने यदि कथाले छोयो भने जति परिचय भयो त्यतिकै आधारमा यति भन्न मलाई करै लाग्यो मेरो कथा लेखिदिनु भन्नेहरू काठमाडौँमै पनि प्रशस्त भेटिन्थे कतिका कथा सुनि पनि दिएको थिएँ लेखे पनि दिएको थिएँ तर पुग्न पुच्छरका घटना लिएर कथा लेखिदिनु भन्दै आउनेलाई इग्नोर गर्नको हत्ते हेर्न बाँकी थियो अथित शर्माको कथा कुन क्याटेगोरीको हो अनि छोएन भने यसो भन्दा ऊ हल्का मुस्कुराइरहेको थियो त्यसरी मुस्कुराउँदा उसको देब्रे गालामा खोपिल्टा परेको देखेँ छुँदै छैन भने ओरिजिनल कथालाई धेरै नै तोडमोड गरेर बनाउनुपर्छ मैले भने काल्पनिक कुरा धेरै थप्नुपर्छ भन्न खोजेको उसको हातको चुरोट सकिसकेको थियो उसले चुरोटको बट्टा मतिर बढायो एउटा चुरोट झिकेर सल्काए अनि कथा छ भन्दै हुनुहुन्थ्यो कसको कथा कसको कथा कस्तो कथा त सुनाउला धुवा उडाएपछि उसले भन्यो तर लेख्नु भएन भने म अवश्य लेख्छु मैले भने ओरिजिनललाई कति तोड्नुपर्ने हुन्छ त्यो अहिले भन्न सक्दिनँ प्रकाशित पनि गर्नुहुन्छ प्रकाशित होस् भनेर नै लेख्छु नि सबै कथा मेरो आफ्नै हो उसले भन्यो मेरो प्रेम कथा त्यसो भए त लेखिने चान्स झन् बढ्यो किन उसले सोध्यो मलाई प्रेम कथा असाध्यै मनपर्छ हल्का हाँस्दै भने जहाज आफ्नै गतिमा कुदिरहेको थियो समुद्रबाट बत्तिएर आउने चिसो हावाले शरीर काँप्न थालेको थियो रात पनि छिप्पिँदै थियो त्यसो भए आज डिनर पनि मसँगै गर्नुहोला उसले भन्यो म एक एक घटना तपाईँलाई सुनाउँछु रात छर्लङ्गै पनि हुन सक्ला रात छर्लङ्गै हुन सक्ला सुनेर म थोरै हात घुम्न आएको मान्छे भोलि दिनभरि सुत्नुपर्ने भयो भने त्यसमाथि कथा पट्यार लाग्दो रहेछ भने त अर्को आपत छोटकरीमा सुनाउनुहोस् न रातै छर्लङ्ग त किन पार्नु र ऊ हाँस्यो सम्भवतः मेरो मनोदशा बुझ्यो भने तपाईँको कथा सुन्नुभन्दा अगाडि अतिथजी मैले भने मेरो कथाले यतिखेर कफी मागिरहेको छ जाडोले गर्दा वास्तवमै मलाई कफीको तलतल लागिरहेको थियो अर्थकमा खर्च गर्ने लोभ लागे पनि कफीमा भने म निकै उदार हामी डेकबाट अब्जर्भेसन लाउन छिर्यौँ कफी पिउँदै गर्दा उसले सोध्यो तपाईँलाई कुनै आपत्ति छैन भने कथा भने भरे डिनर गर्ने बेलादेखि सुरु गरौँ कि त्योभन्दा अगाडि चाहिँ मलाई उसले रात ठेल्न खोजेको मन परेन सोधिहाले खासै त्यस्तो केही होइन भरे नौ बजेको फेन्टासी सो हेर्ने कि भनेर सिपमा साँझ सात बजे र नौ बजे फेन्टासी सो हुँदो रहेछ गीत सङ्गीत नृत्य आइसी स्केटिङ डान्स के के हो के के मैले उसको कुरामा सहमति जनाएँ नर्वेजियन म्युजिकल सो पनि चाखौँ न फेरि उसको प्रस्तावमा सहमति जनाउने अर्को कारण के थियो भने घडी हेर्दा आठ बजिसकेको थियो एकै घण्टा बाँकी थियो सो सुरु हुनलाई ठ्याक्कै नौ बजी हामी छिर्यौँ फेन्टासी सो हेर्न हल निकै शानदार थियो विशेष लाइटको इफेक्ट निकै मोहक छिर्दा छिर्दै छेउमा बार थियो भित्र बस्न लागेका थियौँ एउटा गोरे आएर के खाने भनेर सोधिहाल्यो हामी नेपाली विद्यार्थीलाई त्यसरी फुर्माइस गर्न कहाँ पुग्थ्यो र एक कप कफी खानलाई त मन कटक्क गर्छ त्यसरी क्रुजमा ड्रिङ्क नै गर्दा के अभिगत होला म्युजिकल सोमा एक घण्टा बिताएपछि हामी निस्क्यौँ भोक पनि त डरै लाग्न थालेको थियो फेरि हामी उही अब्जर्भेसन लाउन्समा गयौं डिनरमा मैले एउटा मिक्स्ड पिज्जा मगाएँ एक सय बिस क्रोनर अर्थात् चान्सुन दुई हजार नेपाली रुपियाँ पर्ने उसले भोक ठ्याप्पै नभएको बताएर मसरुम सुप मात्र मगायो डिनर गरिसकेपछि एक एक कप कफी नमगाइरहन सकेनौँ पिज्जाले पेट टम्म भइसकेको थियो अनि कफीको प्रत्येक प्ले प्यालासँगै शरीरमा एक किसिमको न्यानो र उत्तेजनाको लहर पैदा हुन थाल्यो लाउन्जमा मान्छे आउने जाने क्रम तीव्र थियो दोहोरको रमझम हेर्न लायक थियो तर मेरो आकर्षणको केन्द्र उसको कथा थियो उसले चुरोट मेरो हातमा थमाइदियो आफूले पनि एउटा सल्काएर भन्यो लौ अब सुरु गरौँ न त मेरो प्रेम कथा रङ्गी सा आकाश खुल्ला छ वरपर लहरी पिपलका मानका रोग छन् तर तिनमा पात धेरै छैनन् चिसो बतास चलिरहेको छ त्रिभुवन विश्वविद्यालय परिसरमा मेरो पहिलो दिन सायद बुधबारको दिन थियो हाम्रो ओरिएन्टल क्लासको दिन त्रिभुवनमा पहिलो दिन भनेर किट्नु नै पनि उपयुक्त नहुन सक्छ फारम भर्न प्रवेश परीक्षा दिन आदि कामका लागि यसभन्दा अगाडि पनि जानु परेको थियो वातावरण विज्ञान केन्द्रीय विभाग बाहिर काम तापेर बस्ने विद्यार्थी धेरै नै थिए केटीहरूका विभिन्न झुण्ड बाटोले छुट्याएको चौरको दुवै छेउमा थिए सबै गफमा निमग्न अफिस कोठामा गएर ओरिएन्टल क्लासबारे सोधेँ क्लास साढे दस बजे रहेछ घडी हेरेँ सभा दस भएको थियो के गर्ने त पन्ध्र मिनट बाहिरपट्टि भएका झुण्डतर्फ लागे अपरिचितहरूसँग परिचय गर्दै हिँड्ने मेरो स्वभाव थिएन बाहिर चुपचाप उभिए फर्स्ट इयरको ओरिएन्टेसन क्लास कति बजे हुन्छ होला अपरिचितले सोध्यो साढे दसमा सुरु हुन्छ अरे उसले मेरो नालीबेली सोध्यो अनि सजिलै उसले मलाई साथी बनाइहाल्यो उसले आफ्नो नाम भन्यो किरण भण्डारी पूर्वेली रहेछ ओखलढुङ्गाको बिएससी अस्कलबाट गरेको किर्तिपुरकै ट्याङ्ला फाटमा बस्ने ओरिएन्टेसन क्लास सुरु हुने बेला भयो झुण्ड झुण्ड भएर बसेका केटाकेटी आफ्ना झुण्डमै कक्षा प्रवेश गरे मेरा आँखा भने केटीहरूको झुण्डतिर केन्द्रित थिए म त सधैँ ब्याक बेन्चर पहिलो बेन्चमा बसेँ किरण पनि सँगै बस्यो पहिलो दिनदेखि नै किरण भण्डारी र म ब्याक बेन्चर भयौँ चार पाँचजना शिक्षक लहरै क्लासमा छिरे तीमध्ये दुईजनाको कपाल सेते फुलेको थियो अनुहार चाउरी परेको सबैले चस्मा लगाएका थिए तिनीहरूलाई सर्न भनेर हजुरबा भन्नु जस्तो दुईजना जवानै थिए एकजना हजुरबा अघि सरेर बोल्न थाले गुड मर्निङ विद्यार्थीको गुड मर्निङको कोरस कक्षाभरि प्रतिध्वनित भयो बुढाले भन्न थाले welcome to the central department of environmental science my name is professor doctor Ramakant Yadav म यस विभागको विभागीय प्रमुख अनि यस विभागको जन्मदाता भने पनि हुन्छ बुढा आफ्नो रुखको आवाजलाई निरन्तरता दिन लागे तिमीहरू ठूलो उत्साह उमङ्ग र भविष्यको खोजीमा आएका छौ मलाई लाग्छ त्यो सब तिमीहरूले हासिल गर्नेछौ तर तिमीहरूले पनि मलाई र यो विभागलाई पूर्ण सहयोग गर्नुपर्छ त्यसका लागि सबभन्दा आवश्यक छ अनुशासन अन्तिम वाक्य भन्दाखेरि बुढा निकै उत्तेजित देखिए यस्तो लाग्यो मानव उनी अनुशासन तोडे बापत कसैलाई हप्काइरहेछन् खासखुस गरिरहेका विद्यार्थी सतर्क भए एकछिनपछि बुढाले उपस्थित शिक्षकहरूलाई पनि परिचय दिन लगाए ती शिक्षक पनि बुढादेखि त्रस्त थिएका र कक्षा छाड्ने बेला बुढाले ठूलो स्वरले भने मलाई लाग्छ तिमीहरूले पढ्ने र पढाउने दुवै वातावरण निर्माण गर्न सहयोग गर्नेछौ बुढा ढोकैमा पुगिसकेका थिए तर फर्के अनि भने मैले अहिलेसम्म कुनै ब्याचबाट पनि कम्प्लेन सुन्नु परेको छैन म आशा गर्छु यो ब्याचबाट पनि मैले कुनै किसिमको कम्प्लेन सुन्नु नपरोस् रमाकान्त यादवको बोली अत्यन्तै रुखो थियो उनी ओरिएन्टेसन क्लासमा हामीलाई स्वागत गर्न आएका थिए कि तर्साउन पत्तो पाउने गाह्रो भयो रमाकान्त यादवकै उमेरका एकजना प्रोफेसर बाहेक बुढासँगै आएका प्रोफेसरहरू बाहिरिए नबाहिरिएको नाउँ थियो भगवान दास मास्के रमाकान्त यादवका अनुसार भगवान दास मास्केले हामीलाई केही बेर उपयुक्त टिप्स दिनेछन् भगवान दास मास्के हाँस्दा आफ्नो कालो अनुहारमा सम्पूर्ण दाँत देखाएर हाँस्थे त्यति बेला उनको कालो अनुहारमा सेता दाँत टलक्कै टल्किन्थे दाँत सम्बन्धी कुनै विज्ञापन खेल्न योग्य व्यक्ति चाहिँ लाग्यो मलाई उनी मास्के भन्दै थिए मैले तिमीहरूलाई इकोलोजी पढाउने हो म लगायत central department of environmental science अर्थात् सिडिइएसको e उद्देश्य योग्य र दक्ष वातावरणविद तयार पार्ने हो सर हामीले काम गर्न पाउने क्षेत्र चाहिँ कता हो भगवान दास मास्केको हसमुख स्वभावको फाइदा उठाउँदै केही विद्यार्थी हल्ला गर्न थालिसकेका थिए दास प्रश्नकर्ता विद्यार्थी नजिकै गए आफ्नो साबिकको हँसाइलाई अझ बढावा दिँदै दाँतसँग गिजा पनि देखाउँदै भन्न लागे हाम्रो काम गर्ने कुनै क्षेत्र छैन क्षेत्र आफै बनाउने हो ताकि हामीले काम होइन कामले हामीलाई खोजोस् हाँसो र हल्ला मिसिएर कक्षाभरि फेजियो तर भगवान दासले त्यसको कुनै प्रतिकार गरेनन् बरु आफ्नो उत्तरप्रति विद्यार्थीले सन्तोष मानेकाले नाकका पोरा फुलाएर उसै गरी उभिरहे एक डेढ घण्टामै ओरिएन्टेसन क्लासको औपचारिकता सकियो भगवान दास मास्केको प्रेजेन्टेसन धेरै नै रोचक भयो कक्षा भने आइतबारदेखि सञ्चालन हुने भयो त्यो औपचारिक दिनको अनुभव खासै केही पनि भएन थप साथी पनि चिनिएन त्यही किरण भण्डारीमै सीमित भयो परिचयात्मक कार्यक्रम छुट्टिने बेला ऊ मलाई ट्याङ्ला फाँटतिर जाउँ भन्दै थियो म उसित पुरै सहज र आत्मीय भइसकेको थिइनँ फेरि कुनै दिन भनेर टारेँ ऊ एजुकेसन विभाग अगाडिको बाटोबाट हात मिलाएर छुटियो म तिन कुनैतिर लुरु लुरु एक्लै साया साक्य इन्ट्रान्स रिजल्ट हेर्न जाँदा हरियो बोर्डमा नम्बर एकमा देखेको नाम हो यो देख्ने बित्तिकै मन मनमा दोहोऱ्याएको थिएँ सिडिएसमा एक सय बाहन्नजनाले इन्ट्रान्स दिएकोमा मेरिट लिस्टका आधारमा जम्मा अडचालिसजनाले पढ्न पाएका थिए मेरो नाम अन्तिम अन्तिमतिर थियो सायाको नाम सबैभन्दा माथि भएकाले आफ्नो नामभन्दा पहिले उसको नाममा आँखा परिहाल्यो त्यो दिनदेखि एउटा स्थायी कुतुवाले डेरा जमाइरह्यो भित्र टपरको अनुहार मात्र भए पनि हेर्ने मेरो चाहना साया साक्य कुनै अनौठो र फरक नाउँ पनि थिएन तर काउकुती लगाउनु भने छोडेन म मिठो विचलनमा उद्विग्न रहिरहे अझ मनमा नै त्यो नाउँलाई एउटा आकृति दिन थाले दिन जरुरी पनि थियो मस्तिष्कलाई भुलाउनु थियो अग्ली कोरी केही चिम्सा आँखा अनि थाइकट कपाल यस्तै यस्तै ओरिएन्टेसन क्लासको दिन मैले सायालाई चिन्न खोजेँ जाँदा जाँदै सिडिएसको चौरमा झुण्ड झुण्ड बसेका प्रत्येक केटीलाई लुकी छिपी हेरेँ कक्षामा छिर्ने बेला पनि पहिलाउने कोसिस गरे क्लासमा पनि अन्तिम बेचमा बसेर आँखा सक्दो च्याति च्याती अगाडि बसेका केटीहरू हेरिरहेको थिएँ तर सायाको चिन्न असफल भएँ मैले कल्पना गरेको आकृति त्यहाँ उपस्थित कुनै केटीसित मिलेन न त्यो नाउँको उच्चारण नै त्यस माहौलमा कतै भयो मैले हार खाएँ कमसेकम त्यो दिन मनभित्रको रहस्यलाई रहस्यमै सीमित राखेर यसको प्राङ्गणबाट फर्कन विवश थिएँ आइतबार क्लास सुरु भयो अडचालिसजना विद्यार्थी थिए बत्तीस केटा सोह्र केटी म र किरण भण्डारी ओरिएन्टेसन क्लासमा बसेको पछाडिको बेन्च नै ओगटेर बस्यौँ अरू विद्यार्थी पनि सायद यथास्थानमा बसेका हुँदा हुन् अगाडि बेन्चदेखि एक एक गर्दै विद्यार्थी संख्या गर्न थाले पुरै अडचालिसजना उपस्थित थिए तिनै सोह्रजना केटीभित्र थिए साया साक्य तर कुन चाहिँ थिए त पछाडिबाट एक एक केटीलाई निहालिरहेको थिएँ एउटा क्लास सकिएपछि अर्को क्लास सुरु हुने बेला एकछिन ग्याप जस्तो हुन्थ्यो त्यो बेला विद्यार्थी टोयलेट जान्थे त्यति नै बेला म प्रत्येक केटीलाई हेर्थेँ सायाको हो चिन्नु थियो हरेक केटी देख्दा मलाई लाग्न लाग्यो साया साकी त्यही केटी त होइन कति मूर्ख म केटीहरू निधारमा आफ्नो नाम टाँसेर हिँडिरहेका थिए र चिन्न सकौँ तर पनि मलाई त्यस किसिमको मूर्खतापूर्ण काम गरिरहन मन भयो खेलिरहन मन पर्यो त्यस किसिमको खेल केटाकेटी बेलामा खेलिने लुकामारी खेलभन्दा कम रोमाञ्चक पनि त थिएन साया यो हो कि त्यो हो कि भनेर कल्पिन भने छोडिन केटीहरूले जम्मा चारवटा बेन्च ओकटेका थिए अगाडिपट्टिका केटीहरू अलिक बलाद्मी नै देखिन्थे चार पाँचजनाले त मोटो फ्रेम भएको चस्मा पनि लगाएका थिए हेर्दै पढन्थे पछाडिका केटीहरू पनि अलिक जिस्किने चल्ने र उत्ताउलिने पनि गर्थे एउटीले अर्कीलाई प्याट टाउकोमा आन्थे पिटाइ खाने पनि कहाँ चुप लाग्थे र फर्काइहाल्थे बेला बेला खिच्का छोडेर हाँस्थे ती तीमध्ये दुई तीनजना उत्पात सुन्दर थिए मैले मनमनै नै कामना गरेँ साया तिनै मध्ये एक होस् अगाडि बस्ने केटीहरू पुरै चुपचाप बस्थे लेक्चर चलिरहेको बेला लाग्थ्यो तिनीहरूको श्वास प्रश्वास अवरुद्ध छ हाँस्नु तिनका लागि वर्जित थियो चाहिँ पनि लाग्थ्यो ती स्वभावैले त्यस्तै थिए र रमाकान्त यादवले दिएको चेतावनीका कारण त्यो उनीहरू नै जानुन् उनीहरूलाई हेर्दै म सोच्दै थिएँ साया साक्य अर्थात् इन्ट्रान्स टपर क्लासमा भएमध्ये सबभन्दा पढन्ती ओली पछाडिका जिस्किरहने छिल्लिरहने बिछटे राम्री मध्ये कसरी हुन सक्ले र फर्स्ट बेन्चमा बस्ने मध्येकै चस्मा लगाउने कुनै एउटी हुनुपर्छ साया ती केटीहरू कोही पनि राम्रा थिएनन् एकछिन त चुकचुक आएँ प्रतीक्षा गरिरहेको थिएँ कसैले साया भने कसैलाई बोलाओस् दोस्रो दिन पनि कसैले बोलाएन न मैले चिन्न नै सकेँ तेस्रो दिन रमाकान्त यादवको क्लास थियो हप्तामा तीनवटा क्लास थिए बुढाका बुढा क्लासमा छिर्ने बित्तिकै अनुशासनको कारवाही गर्न लागे चाहिँ भन्न थाले आजदेखि प्रत्येक क्लास सुरु हुनु अगाडि तिमीहरूको हाजिरी हुनेछ सबैको हाजिरीको मूल्याङ्कन हुन्छ इन्टरनेसनल एसेसमेन्टमा एटेन्डेन्सको नम्बर पनि काउन्ट हुन्छ म चाहन्छु कोही पनि अनुपस्थित नहोस् सबैजना फर्स्ट बेन्चमा बस्ने पढन्ते केटीहरू चाहिँ श्वास प्रश्वास तथा शरीरको हलचललाई शक्तिले भ्याउन्जेल स्थिर बनाएर बुढाका कुरा सुनिरहेका थिए रजिस्टर पल्टाएर बुढाले हाजिरी गर्न लागे सबैको नाउँ बोलाउने क्रममा बुढाले साया साकेको नाउँ पनि अवश्य बोलाउनेछन् भनेर म सतर्क भएँ मुटुको गति अलिक तेज भयो सस्पेन्स सिनेमा हेर्दा अन्तिमतिर रहस्य उद्घाटन हुने बेलाका दर्शक चाहिँ कक्रियामा रोल नम्बर एक रोल नम्बर दुई रोल नम्बर तीन बुढा कराउन थाले यता म टुवा परिरहेको थिएँ त्यो नाउँ सुन्ने मेरा सम्पूर्ण शारीरिक एवं मानसिक तयारी पुरै निष्काम भएका थिए पहिलो हाजिरी थियो नाउँले बोलाइदिए भए के जान्थ्यो बुढाको बुढासँग मलाई त्यसबेला रिस नउठेको होइन तर बुढा जो आफै रिसका पोका चाहिँ थिए तिनका अगाडि रिसाउनु मेरो लागि फजुल हुन्थ्यो त्यसपछिका हरेक क्लासमा आउने शिक्षकले पनि हाजिर गर्न थाले र रोल नम्बर बोलाएर त्यो दिन पनि मैले साया साक्य को हो खुट्याउन सकिनँ अनि एकछिनपछि फेरि आफैदेखि रिस उठ्यो यो यत्रो सब आफ्नै हटका कारण भइरहेको थियो व्यर्थ त्यो नाउँप्रति यत्रो विधि उत्सुक नभइदिया भए न रहस्य रहन्थ्यो न रहस्योद्घाटनको अभिप्सा धेरै धैर्य गर्नु सिवाय मसित उपाय पनि त थिएन साया एउटा रहस्य भनेर रही मेरो लागि मलाई लाग्न थाल्यो त्यो रहस्य सजिलै उद्घाटित हुनु हुँदैन त्यो उद्घाटित हुन विशेष परिस्थिति विशेष माहौल चाहिन्छ रहस्य पत्ता लगाउने प्यास जो कैयौं दिनदेखि मेरो मनभरि स्थिर भएर बसेको छ त्यो सजिलै नमेटियोस् भन्ने पनि लाग्यो किनकि प्यास जति लामो भयो त्यो मेटिँदाको आनन्द पनि त्यति नै ज्यादा हुन्छ म अझै तड्पिन चाहन्थे मिठो तृप्तिका लागि तर मान्छेको अधेरीवान स्वभावबाट म पनि अछुतो त कहाँ रहन सक्थेँ र निरन्तर लागिरहे प्यास मेटाउन तृप्तिको मिठासप्रति निरपेक्ष रहँदै हृदयभरि रहस्य पालेर हिँड्न विवश भएँ यद्यपि व्यवस्थाको स्थिति म स्वयंले निर्माण गरेको थिएँ अनेक विकल्प हुँदाहुँदै त्यही मेरो स्वभाव थियो कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समरलभको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश बैतडीको रेडियो सन्सेर दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकार्जुन सुर्खेतको बुलबुले एफएम कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम कैलाली एफएम कैलालीको रेडियो अपी दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला अछामको रेडियो रामा रोशन सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोवलपुर नेपालगंजको रेडियो बागेश्वरीबाट श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटबलको रेडियो रिपब्लिक दाङको radio Madhyapashchim radio Prakriti FM र नयाँ युग एफएम रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम दमौलीको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम पोखराको रेडियो तरंग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रूकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी मकवानपुरको हेटौँडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा दोलखा जिरीको रेडियो हिमाली रामेछापको रेडियो तीनलाल रौतहटको नुन्थर एफएम सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र डुकडुकी एफएम खोटाङको Halesi FM radio Bardibas Janakpur FM भोजपुरको रेडियो चोमलुङमा एफएम रेडियो तेह्रथुम उदयपुरको रेडियो त्रियुगा सोलुखुम्बुको शिखर एफएम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ सुनाऊ जाडो महिना भएकाले घाम ज्यादा तापिन्थ्यो प्रत्येक कक्षा सकिएपछि अर्को शिक्षक नआउन्जेल कक्षाबाट बाहिरिन्थ्यौँ र चौरमा छरिन्थ्यौँ हामी केटाहरू धेरैले एकअर्कालाई चिन्ने भइसकेका थियौँ केटा र केटी दुवैको झुण्डाको संख्यामा उल्लेखनीय कमी आएको थियो केही झुण्ड एकीकरण भएर यस्तो भएको थियो धेरैले धेरैलाई चिन्न थालिसकेका थिए यद्यपि केटा र केटी बीचको दूरीमा भने एक इन्च पनि कमी आएको थिएन तर दुवै पक्ष परिचय साट्न वा मित्रताका लागि लालायित छन् भन्ने चाहिँ स्पष्ट भइसकेको थियो चौरमा बसिरहेका केटीहरू गफमा मस्त थिए पनि उनीहरू बेला बेला केटाहरू भएतिर पुलुक्कै हेर्थे दोस्रो बेन्चतिर बस्ने केटीहरू अलिक पछाडि बस्न थालिसकेका थिए हामीभन्दा ठ्याक्कै दुई बेन्च अगाडि केटीहरू केही स्टेप पछाडि सरेकोले किरण र म पनि एक स्टेप अगाडि सऱ्यौँ अब हामी सेकेन्ड लास्ट बेन्चमा त्यसरी पछाडि सरेका केटीहरू बेला बेला पछाडि बोलिरहने हामीतिर पुलुक पुलुक हेरिरहन्थे तीनजना केटी हाम्रोभन्दा ठ्याक्कै अघिल्लो बेन्चमा बस्न थालेका थिए हामी अघिल्लो बेन्चमा सरेका कारण उनीहरूसँग सम्बन्ध बढाउने चाहना नै हो र सम्भवतः उनीहरू पनि यस्तोमा किरण धेरै नै स्याल केटी भनेपछि हुरुकै हुन्थ्यो छोटो समयमै म किरणका स्वभावसित परिचित थिएँ उसित बढ्दै गएको मित्रताबाट उभित्रको पत्र पत्र उक्किँदै जान थाल्यो तर म भने अन्तर्मुखी स्वभावका कारण ऊ जति उम्किन उक्लिन सकिन किरण अलिक ठूलै आवाजमा बोल्थ्यो केही हाँस्ने कुरा भयो भने पनि ऊ अलिक ठुलै आवाजमा हाँस्थ्यो भलै त्यो कुरा त्यति ठूलो आवाज साथ हाँस्न लागेको हुँदैन थियो सायद ऊ अगाडि बसेका केटीहरूको ध्यान आफूतिर तान्न त्यसो गर्थ्यो केटीहरू पनि उसको त्यस किसिमको अस्वाभाविक चाहिँ लाग्ने हाँसो सुनेर पछिल्लोतिर फर्किहाल्थे किरण नाकका पुरा फुलाउँदै मतिर हेर्थ्यो म भने उसको त्यो क्रियाकलाप देखेर अलिक लाज मान्थे उसलाई हेरेर अगाडि फर्केपछि मसिनो स्वरमा भन्थे कत्रो हाँसो हौ त्यसबाट बुझिन्थ्यो केटीहरू ध्यान दिइरहेछन् उनीहरू मध्येकै कोही कोही त चाहिने भन्दा बढ्दै अगाडि पछाडि दायाँ बायाँ हेरिरहन्थे कोही केटीले पल्याक पुलक ओरपर हेरेको देखेपछि किरणलाई काम पुगिहाल्थ्यो ऊ अलिक सुस्त गतिमा हलुका लयका साथ त्यस केटीलाई जिस्काउने हिसाबले भनिदिन्थ्यो के हो कतातिर हो नजर केटी पछाडि फर्केर किरणलाई आँखा तरेर हेर्थे यता किरण फेरि उही पूर्ववत शैलीमा जिस्काइरहेको लयमा पछाडि फर्केर भनिदिन्थ्यो अबै डर लाग्यो दुई कक्षा बीचको समयमा धेरै साथी घाम ताप्न बाहिर निस्किन्थे तर किरण भने अगाडिका केटीहरू उठेर बाहिर नगएसम्म कक्षामै बस्न रुचाउँथ्यो यसैकारण घाम ताप्ने समयमा पछिल्लो दिनमा केही कमी आउन थालेको थियो अगाडिका केटीहरू नहिँडेसम्म किरण क्लासमै बसिरहनु रुचाउँथ्यो म पनि व्यर्थ एक्लै किन उठेर हिँड्थेँ यद्यपि किरण बाहेक अरू साथीहरूसित पनि बोलचाल सुरु भइसकेको थियो उसलाई त्यसरी एक्लै छाडेर हिँड्नु उसित मित्रताको निष्ठा विरुद्धको काम चाहिँ लाग्थ्यो बरु मनमनी ती केटीहरू चाहिँ उठेर जाउन् भन्ने कामना गरिरहन्थे तर ती पनि हत्तपत्त उठ्दैनथे लाग्थ्यो तिनीहरू पनि हामी उठेर जाने प्रतीक्षामा छन् यसरी धेरै समय हामी घाम ताप्नबाट वञ्चित भयौँ गरिबकी इच्छा गरिबकी इच्छा तर एक दिन त अति भयो भन्दै जुरुक्कै उठेर हिँडिदिए किरण पनि पछि पछि आयो केही बेरमा ती केटी पनि कमिलाका ताँती चाहिँ आइरहेको छ चौरनिरको इँठाको बारमा उभिरहँदा मैले देखेँ रोक्न खोज्दा खोज्दा पनि हाँसो फुत्किहाल्यो जाँचै हापेर भागेको कि चाहिँ उसले सोध्यो क्या यार किन त्यसरी उठेर हिँडेको हुँदैन खाँदो मैले भने के फाइदा जाडोमा घुँडा कक्रेन्जेल बसेर क्या भाउ दिइरहेको थिएँ अहिलेसम्म एक शब्द बोल्न सके होइन मैले पनि भन्थेँ सुरुमै एकैचोटि बोलेर के मजा आओस् आँखी भन्न चाहँदो किरणले भन्यो यस्तो सम्बन्ध त बिस्तारै बढाउनु पो मजा छ उसले थप्यो प्रेम र जुवा उस्तै हो फलास खेल्दा एकैचोटि तिनवटै पत्ती देखाइदियो भने मजा हुन्छ हुन्न नि बिस्तारै एक एक पत्ती देखाउँदै धुकधुकी बढाउँदै खेल्न कति मजा हुन्छ प्रेम पनि झ्यापझुप गरिहाल्यो भने सकिहाल्यो भने के मजा आओस् त्यसो भए यो जाडोभरि घाम ताप अनि बिस्तारै गर्मीमा गरौँला प्रेम भइहाल्छ नि उसले आफ्नो आवाज साबिकभन्दा ठुलो बनाएर भन्यो अर्कैले ट्याइदियो भने नि म हाँसेँ मात्र केही बोलिनँ उसको कुरा जायज थियो उसै त कक्षामा तेत्तिस प्रतिशत मात्र केटी त्यसमध्ये पनि फर्स्ट बेन्चर पढन्तीहरू केटाहरूलाई हेर्नु पनि पाप हो झैँ सोच्ने खालका थिए त्यहाँमाथि तिनीहरूको सौन्दर्यले सायदै कसैलाई आकर्षित गरोस् अनि त्यस्तोमा बाँकी रहेका केही राम्रा केटी पट्याउने होड केटाहरूमा रहनु स्वाभाविक होइन केही बेरपछि उसलाई सोधेँ साया साक्यलाई चिन्या छ लौ किन नचिन्नु तैँले चिन्या छैन यसरी भन्यो मानौ उसले साया साक्यलाई बच्चैदेखि चिन्थ्यो मेरो धुकधुकी फेरि बढ्यो मैले हत्तपत्ता सोधिहालेँ को हो सोद्धा सायद म अलि उत्तेजित भएको हुँदो मेरो धुकधुकी फेरि बढ्यो म पनि कति छु केटीहरूप्रति विशेष चासो राख्ने भएकाले उसलाई थाहा हुनु अस्वाभाविक पनि थिएन तर यतिका दिनसम्म उसलाई केही कुरा भन्न नपाएकोमा त्यतिखेर मलाई अफसोस लागिरहेको थियो हाम्रो इन्ट्रान्स टपर त हो नि कुन केटी हो त भने केटीहरू बसिरहेको चौरतर्फ हेर्दै उसलाई पनि हेर्ने सङ्केत गरेर सोधेँ खै त्यो ठ्याक्कै त मलाई पनि थाहा भएन उसले मलाई सम्भावनाको खुड्किलोबाट जति छिटो माथि चढाएको थियो त्यति चाँडो झारी पनि दियो म निराश भएँ उसले मेरो मुहार पढ्दै भन्यो नाम सुनेर केटी मन पराएछ कि क्या हो होइन मैले भने मन पराएको छस् भने भन् पत्ता लगाइदिन्छु ठुलो कुरै भएन मैले उसको कुराको जवाफ दिइनँ मेरो मौन त उसलाई त्यति मन परेन क्यारे आफै बोल्यो क्लासमा म पत्तो लगाइदिन्छु अहिले म हाँसेँ नपत्याएको के गरी पत्ता लगाउँछस् प्रत्येक केटीलाई सोद्धै हिँडेर अर्को पनि उपाय छ उसले भन्यो तर उपाय भनेन क्लासभित्र गएर बेन्चमा बसेर उसले भन्यो अब हेर्दै जा के गर्छ म बेग्र भएँ अलिकति ठुलो स्वरमा करायो साया हामीभन्दा अगाडि बसेका तिनै गेटले पछाडि फर्केर हेरे तीमध्ये सायाको हो भनेर सोध्ने मन थियो सकिन फेरि मन अन्तर्द्वन्द्वमा फस्यो सम्बन्धित मान्छे एकजना भए पनि ती केटीहरूको स्वभाव बिना कारण पछाडि हेरिरहने भएकाले तीनजना मध्ये साया साकेको हो कसरी चिन्ने एउटा ठाउँ थियो सिधै तिनीहरूलाई सोध्ने तिमीहरूमध्ये साया साके को हो भनेर तर त्यसको प्रयोग गर्न सकिएन हामी फर्केर पुलुकै हेरिसकेपछि तत्कालै तिनीहरूले पनि आफ्नो मुन्टो यथास्थानमा फर्काइसकेका थिए अर्को दिन दास मास्केको क्लास हुँदै थियो आफ्नो कालो न कालो अनुहारको टिलिक्क सेत दाँत देखाउँदै घरिघरि हाँस्दै बुढाले पढाइरहेका थिए सबै विद्यार्थी लट्ठिरहेका हिप्पी चाहिँ आफ्नै सुरमा थिए कोही बुढाको कुरा सुनिरहेका थिएनन् कसैलाई बुढाको मतलब नै थिएन र सायद बुढालाई पनि कोही विद्यार्थीको मतलब थिएन घरिघरि केही नयाँ कुरा भने चाहिँ गर्थे अनि विद्यार्थी हाँसुन् कि नहाँसुन् उनी निचा हाँसेकै हुन्थे म पनि आफ्नै कल्पना काशमा उडिरहेको थिएँ पुग्न पुच्छरका कुरा सोचेर कक्षा सकियो बुढा हाजिर गरेर बाहिरिए म उनको पछि पछि लागेँ र आफैलाई थाहा भइसकेको कुरा सोध्न थालेँ बुढा उत्तर दिँदै हिँडिरहेर टिचर्स रुममा पुगेर रजिस्टर टेबलमा राखे बुढालाई थ्याङ्क यू सर भनेर बुढा कता जान्छन् भने हेरिरहे बुढा टोयलेटतिर लस्के टिचर्स रुम खाली थियो उनले टेबलमा छाडेको हाजिर कापी हतार हतार पल्टाएर हेरेँ सहायक रोल नम्बर रहेछ दस गदगद भएँ क्लासरुमतिर गएर अर्को हाजिरको प्रतीक्षा गर्न लागेँ अर्को क्लास एकजना म्याडमको थियो विद्यार्थीहरू हल्ला गर्दै थिए उसै त म्याडमको सानो आवाज हाजिर नसुनिने नै गरी भयो म आफू बसेको बेन्चबाट उठेर म्याडम उभिएको टेबलतर्फ गएँ म्याडमले रोल नम्बर टेन भनिन् तर कसैले प्रेजेन्ट भनेको आवाज सुनिएन म्याडमले दोहोऱ्याइन् तर कोही बोलेन अनि अरू नम्बर बोलाउन लागिन् मेरो सम्पूर्ण आशा निराशामा बदलियो हल्ला धेरै भएकाले सायद सायाले सुनिने जस्तो लाग्यो कुनै अर्को क्लासमा त साया को हो भनेर पत्तो लाग्ला नि भनेर धैर्यलाई कायम नै राखेँ म्याडमको क्लास सकियो हाफ टाइम भयो सिडी यस पछाडि क्यान्टिन भर्खर भर्खर खुलेको थियो किरण र म त्यहाँ गएर चिया पिउँदै चुरोट उडाउन थाल्यौँ एकैछिनमा हामीभन्दा अगाडिको बेन्चमा बस्ने केटीहरू पनि खाजा खान आए आलु पराठा मगाएर उनीहरू बस्ने ठाउँ के हेर्दै थिए किरणले हामी अगाडिको खाली कुर्सी देखाउँदै भन्यो यता छ नि बस्ने ठाउँ म भने लाजले भुत्तुकै भएँ केटीहरू मुस्कुराउँदै हामीतिर आए म अभाग भएँ तीनजना केटी निकै राम्रा एउटी अलिक मोटी थिए तैपनि सुन्दरतामा अरू भन्दा कति पनि कम थिएन तिनैजना ब्लू जिन्समा थिए मोटी केटीले कालो पछ्यौरी ओढेकी थिए अरू दुईटीले भने स्वेटर लगाएका थिए तिनीहरू बस्दै गर्दा पुनः अर्कोपल्ट हाँसे हामी पनि हाँसिदियौं मोटीले सोधी तिमीहरूको ब्याचलर्स कुन कलेजबाट हामीले बताइदियौँ उनीहरू पिकेबाट रहेछन् केही फर्मल कुरा गरिसकेपछि उनीहरूको आलु पराठा टेबलमा आयो प्लेट हामीतिर सारेर खाना आग्रह गरे नाई भन्दा पनि मानेनन् अलिअलि चुडेर खाइदियौँ केही बेरपछि सोधे तिमीहरूको मध्ये रोल नम्बर टेन कसको हो रोल नम्बर टेन हामी तीन मध्येबाट हुनुपर्ने भन्ने छ र त्यही मोटीले भने समूहमा मोटी अलिक चल्ता पूर्जा चाहिँ थिए अरू दुईटी उसको होमा हो मिलाउने खालका मात्र तै पनि हौ कि भनेर सोधेको मतिर हेरेर मुसु मुसु हाँसिरहेकी त्यही मोटीलाई हेर्दै भने सोध्दै नहुने कुरा सोधेँ कि मोटी केही नबोली रहस्यमय हाँसो हाँसी मात्र उसो भए सत्य कुरो नभन्ने आफै अघि सरेर बोले हामी झुट कुरा के नै गरेका छौँ र दुब्ली पाथरी केटीले आफू बेखबर भएको कृत्रिम भाव देखाए यसोभन्दा ऊ पनि हाँसिरहेकी थिए गिज्याउने हाँसो उनीहरू तिनैजना मिलेर मलाई बिरालोले मुसो खेलाइ खेलाइ मार्न लागे चाहिँ गरिरहेका थिए म त के बोल्नु के बोल्नु चाहिँ भएँ तर पक्का भएँ सायद तिनीहरूमध्येकै कोही हो त्यसपछि त मलाई ठिकठाक उनीहरूसित आँखा जुदाउन पनि गाह्रो भयो किरण छेउमा नभएको भए म कति नर्भस हुने थिएँ अनुमान पनि गर्न सकिनँ साँच्ची नभन्ने मैले आफूलाई थाम्नै सकिरहेको थिएन फेरि सोधेँ रोल नम्बर पत्ता लगाउनेलाई मान्छे पत्ता लगाउन के गाह्रो र मोटीले भने ठिकै छ मैले लामो सुस्केर ताने पालै पालो तिनैजनाको अनुहार हेरेँ उनीहरू मुसुमुसु हाँसिरहे मात्र किरणले पनि उनीहरूलाई मेरो जिज्ञासा मेटाइदिन आग्रह गर्यो तर उनीहरू हामीसित इत्तरी मात्र रहे एउटी अर्कै रिक्वेस्ट गरौँ मोटीका आँखा आँखा जुदाएर सोधे हुन्छ तिम्रो नम्बर कति हो मेरो नाम थाहा छ उल्टैप्रति प्रश्न गरी उसले छैन नाउँ नै थाहा नभएको मान्छेलाई नम्बर किन चाहियो त्यसो भए पहिला नाउँ नै सोध्छु मुसु मुसु हाँस्दै सोधेँ के नाउँ हो तिम्रो साया साक्य एकछिन सन्नाटा छायो हाम्रो परिवेशमा म अभाग भएँ के बोल्ने के गर्ने मलाई केही सुझेन मस्तिष्क निष्क्रिय चाहिँ भयो भित्र त्यही नाउँ गुन्जिरह्यो साया साक्य केही बेरपछि मेरो चेतनाले साया साक्यलाई त्यही मोटीको आकृतिमा लगेर टाँस्न थाल्यो केटीहरू खिच्का छोडेर हाँस्न थाले म पुरै अनिर्दिष्ट थिएँ के बोल्ने के गर्ने कुहिरोमा अल्मलिएको काग झैँ दिशा बिएन मोटीले हाँसो कम गर्दै भने हेर हेर कस्तो बगान बनाएको अनुहार मलाई झन् लाज लाग्यो मेरा गाला रङ्किए उसले फेरि भने तिम्रो हालत हेर्दा एकपल्ट सरी भन्न मन लाग्यो अलिक सिरियस नै भएर उसले भने मलाई जिस्काएकोमा अफसोस नै मानेर क्याउँदियो सायद अनि तुरन्तै मन्द मुस्कान फ्याँकेर भने तर मोबाइल नम्बर दिन्न राम्रोसित नचिनी केटा मान्छेले केटी मान्छेले आफ्नो मोबाइल नम्बर अरूलाई दिँदैनन् मैले त रोल नम्बर पो सोधेको थिएँ यसपालि मलाई हाँस्न मन लाग्यो कारण मोटी मेरो प्रश्नमा एकपल्ट जिल्लिएकी थिए कम्ती आनन्द भएन रातो मुख लगाउने पालो उसको भयो ट्वेन्टी उसले आफूलाई सम्हाल्दै भने twenty twenty one twenty two हो किरणले तिनैजनातर्फ पालै पालो हेर्दै सोध्यो तर उनीहरूले रोल नम्बर फरक फरक नै रहेछ एउटीको सोह्र अर्कीको बाह्र अनि साया साक्य प्रतीक्षाले भने साया हाम्रै साथी हो ब्याचलर सँगै पढेका हौ तिन दिन भाउ आएकी छैन थर्ड बेन्चमा बस्छ भोलिबाट विचार गर्नु आज नआएका केटीमध्ये भोलि जो थपिन्छ त्यही साया हो तत्कालै कक्षामा भएका सबै केटीको अनुहार सम्झे त्यस दिन उपस्थित भएका केटीहरू त झन् त्यहाँ उपलब्धै थिए को अनुपस्थित छ त्यो अनुहार कसै गरी पनि सम्झिन सक्दिनँ त्यस दिन कक्षाका सबै केटीलाई हेरिसक्दा लाग्यो सबै त उपस्थित छन् तर एकजना त अनुपस्थित नै थिए को हो त्यो आलु पराठा र चिया सिधाइसकेपछि केटीहरू उठ्न खोज्दै थिए उठ्नुभन्दा अगाडि प्रतीक्षाले एकपल्ट सोधी अनि तिमीहरूको नाउँ नभन्ने हत्तानुपत किरणले प्रतीक्षातर्फ हात अगाडि बढाउँदै भन्यो म किरण भण्डारी त्यसपछि पालैसँग उसले साइडका दुईजना केटीतर्फ पनि हात बढायो प्रतीक्षाको देव्रेतर्फ बसेकी काली काली थिए उसको नाउँ दिव्या जोशी रहेछ अर्की अग्ली दुब्ली पातली अनुपराजुली उसले आफ्नो परिचय दिएपछि मैले तिनीहरूसित आफ्नो हात मिलाउँदै परिचय दिएँ मेरो नाउँ अतीत शर्मा भोलिपल्ट साया साकेको पत्तो लाग्यो तर त्यसरी पत्ता लाग्ला भन्ने मैले एक छेउ पनि सोचेको थिइनँ हो यतिका दिनसम्म सञ्चय गरेर राखेको कौतूहल एउटा माहौलमा वात्तै मेटियो त्यो किरणले भने चाहिँ तासको फलास शैलीमा खुल्न पाएन तैपनि त्यस क्षणमा खुसी नै भएँ कौतल पनि एउटा निश्चित समयावधिसम्म राम्रो हुँदो रहेछ एउटा सानो अवधिसम्म त्यसले रमाइलो दिँदो रहेछ होइन भने पछि त त्यो थुक्ने बेलाको चुइङ्गम हुन के बेर म सधैँ चाहिँ कलेज जानका लागि नयाँ बानेश्वर चोक पुगेँ नेपाल यातायात चढेँ त्यहाँबाट हत्तपत्त सिट पाइँदैन थियो संयोगले त्यो दिन एउटा सिट पाएर भर्खरै बस्न के भएको थिएँ हस्याङ फेस्याङ गर्दै एउटी केटी चढी अनुहार प्रष्ट देख्न साथ ठम्ब्याउन सकेँ त्यो सिडी यसमा मैले देखिरहेको अनुहार थियो जो अघिल्लो दिन अनुपस्थित थियो साया साकिए यो एक सेकेन्ड पनि ढिलो नगरी मनले निर्ख्यौल निकाल्यो ठिक्कको कद भयो कि गाउँ घेरी केटी गोरी होइन सायद घाममा हस्याङ फस्याङ गरेर आएकोले कारी देखेकी पो हो कि उचाइ करिब पाँच फुट तिन इन्च अलि लाम्चो अनुहार क्याडबरी जस्तै खैरो ओठ पातलो शरीर गर्दनभन्दा एक दुई इन्च तल झरेको स्ट्रेट गरिएको सिल्की कपाल आँखा नेवारका जस्ता चिम्सा थिएनन् उसको ओठको आकार र आँखाको आकार लगभग उस्तै थियो माथि कालो रङको ज्याकेट लगाएकी थिए तलपट्टि निलो जिन्स काली रङको ब्याग पछाडिपट्टि भिरेकी थिए म एकटकले उसैलाई हेरिरहेँ ऊ बसको डण्डीमा समातेर उभिरहे थापातालीमा उसले बस्ने सिट पाइहाली मभन्दा केही अगाडि उसले कपाल बाटेकी थिइन त्यसैले घरिघरि अघिल्तिर आएको कपाल पन्छाइरहन्थे त्यसरी पन्छाउँदा कपाल फर्र गर्थ्यो म त्यो दृश्यबाट भरपूर आनन्द लिइरहेको थिएँ मैले त्यसरी हेरिरहँदा उसले मलाई नदेखोस् भन्ने म चनाखो रहेँ बल्कुमा दुवै ओर्ल्यौँ ऊ अघि अघि म पछि पछि करिब पन्ध्र मिटरको दूरीमा थियौँ हामी बाटो हिँड्दा पनि आफ्नो कपाल उसै गरी हातले पछिल्तिर लगिरहे बल्कुबाट सिडी यससम्म पुग्दा एकपल्ट पनि उसले पछिल्तिर फर्केर हेरिन यसरी म त्यो दिनमा पुगेँ जो धेरै दिनदेखि प्रतीक्षा गरिएको थियो मैले सिडी यसमा धेरैपल्ट देखेँ कि केटी मलाई यसको राम पनि धन्य लागिरहेको थियो कि उति फर्स्ट बेन्चर पढन्ती चस्मी केटीहरूमध्ये थिइनँ मैले कल्पना गरे भन्दा राम्री थिएँ ऊ पिठो जस्तै गोरी थिएन मोडल जत्तिकै अग्ली पनि थिएन तर पनि मलाई ऊ निकै राम्री लागे हुन त सुन्दरता आँखै पछि फरक हुन्छ ऊ मेरो आँखामा संसारमा देखे मध्येखि सुन्दर भन्न खोजेको होइन त्यसो त रूपको कुरा गर्ने हो भने सायाभन्दा प्रत्यक्ष नै राम्री थिए रूपलाई नै केन्द्र बनाएर सबै कुराको लेखाजोखा गरिन्न मान्छेमा धेरै गुण हुनुपर्छ ऊ पूर्ण मान्छे हुनलाई र मेरो आफ्नो परिभाषामा रूप सुन्दरताको एउटा अंश मात्र हो रूप केही होइन मन र व्यवहार मात्र सबै थोक हो भने पनि म भन्दिनँ कसो यसो भन्नु कसैको अल्पसुन्दरताप्रति सहानुभूति ठहर्छ त्यस दिन पनि क्यान्टिनमा किरण र म अघिल्लै दिन बसेको टेबलमै थियौँ खाजा खाने बेला प्रतीक्षाहरू हाम्रै छेउमा आए सायाका साथ उनीहरू परबाट हाँस्दै आएर हाम्रै छेउमा बसे यता किरण र म पनि मुसु मुसु हाँसिरहेका थियौँ त्यहाँ साया मात्र थिए जसको मुहारमा गम्भीरता थियो अलिक अप्ठ्यारो मानेर साया अगाडिको कुर्सीमा बसे बस्ने बित्तिकै प्रतीक्षाले विशेष मलाई नै फोकस गर्दै हेरेर सायालाई चिनाउँथे भने रोल नम्बर टेन सायाले आश्चर्यचकित मुद्रामा एकपल्ट प्रतीक्षालाई हेरी बारे प्रतीक्षाले सायालाई केही भन्न भ्याएकी रहेनछ थाहा भयो मलाई त्यसै लाज लागेर आयो यो लाज भन्ने कुराले पनि मलाई कति चाँडै छोपिहाल्छ भने म भाग्दा भाग्दै पनि त्यसबाट उम्किनै पाउँदिनँ अनि त्यो स्पष्ट मेरो मुहारमा देखिहाल्छ छट्टु किरण अघि सरेर सायासँग हात मिलाउँदै आफ्नो परिचय दियो हाई म किरण भण्डारी सायाले पनि किन्चित हाँस्दै भने म साया साया साके मैले सायासित हात मिलाएँ हात मिलाउने बेला उसले मात्रै हेर्दै क्याडबरी जस्तै ओठ खोलेर दाँत देखाए उसका दाँतका माथिल्ला पंक्ति छर्लङ्ग देखिए कस्तो मिठो हाँस्दो रहेछ हाँस्दा उसको दुवै आँखाको साइडमा हलुका मुजा पनि पर्दो रहेछ साह्रै सुहाएँ म झन् हुरुकै भएँ उसीतिर ध्यान एकत्रित भइरहेको देखेर मैले आफ्नो ध्यानलाई छरिदिने यसो यताउति गर्न थालेँ टेबलमा पकौडा आएको थियो मध्य जाडोमा भेटेको तात्तातो पकौडा सबैजना लुच्न लागे यस्तो मामलामा केटाहरू अलिक जंगली प्रवृत्ति देखाउने माहिर हुन्छन् तर त्यहाँ केटीहरू पनि कम थिएनन् हामी दुई केटा अल्पमतमा पर्नुले नै उनीहरूमा जंगली प्रवृत्ति बढेको हुँदो चार पाँच प्लेट पकौडा सिद्ध्याएपछि सायाले प्रतीक्षातर्फ हेर्दै भने पानी लिएन हिप्पो हाम्रो टेबलमा पानी थिएन प्रतीक्षाले अर्कै टेबलमा भएको मग लिएर आई तिम्रो नाउँ हिप्पो किरणले प्रतीक्षालाई सोध्यो हिप्पो पटामा जस्तै मोटी छैन त यो किरणलाई यो प्रश्न सोध्ने साया थिए किरण र म दुई तिनपल्ट हिप्पो हिप्पो भन्दै मरिमरि हाँस्यौँ उता प्रत्यक्ष जिल्लिए चाहिँ हामीलाई पाले पालो हेरिरहेकी थिए मौकाको सदुपयोग गर्दै म लुकीचोरी हाँसिरहेकी सायालाई हेरिरहेको थिएँ त्यसवखत उमालाई पनि झन् बिछट्ट राम्री लागि त्यसरी त्यस दिनदेखि हामी छजनाको एउटा ग्रुप तयार भयो बेलुकी छुट्टी भएपछि हामी बिस्तारै कछुवा गतिमा गफ गर्दै सिडिएसको कम्पाउन्ड बाहिरसम्म पुग्यौँ त्यहाँ पुगेपछि साया टक्क र बल्कु निस्कने देव्रेतर्फको जङ्गलको बाटोतर्फ आंशिक मोडी उसको साथसाथै हामी सबैजना अडियौं श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको पहिलो श्रृङ्खलाको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambeg Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at U N N dot com dot N P हवस् त अर्को साता समरलभको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्री